ढकाललाई अध्यक्ष पदमा चयन गरेको जानकारी गराएसँगै विवाद चर्किएको हो नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं चितवनका तर्फबाट केन्द्रीय प्रतिनिधि अञ्जन चौलागाईले आज एक विज्ञप्ति जारी गर्दै अरूेश्वर खनालले नेवी संघ चितवनको अध्यक्ष भएको दावी गरेको छ केन्द्रीय समितिले दिएको अधिकारीको प्रयोग गर्दै अधिवेशन आयोजनाका लागि खनाललाई नेतृत्व दिएको जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ नेपाल विद्यार्थी संघ चितवनले अधिवेशन गराउन नसकेपछि आफूलाई केन्द्रीय समितिले दिएको अधिकारको प्रयोग गर्दै अधिवेशन सम्पन्न गराउन अरूणेश्वर खनाललाई जिम्मेवारी दिएको चौलागाईद्वारा जारी जारी विज्ञप्तिमा उल्लेख गरिएको छ त्यस्तै जारी विज्ञप्तिमा केन्द्रीय समितिको म्यान्डेट नलिई सोमबार गरेको निर्णयको कुनै वैधता नरहेको जनाएको छ नेपाल विद्युत प्राधिकरणले अब दैनिक पाँच घण्टा मात्र लोड सेडिङ गर्ने भएको छ प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका बुधबारदेखि लागू हुनेछ विद्युत उत्पादनमा सुधार आएकाले लोड सेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवन कुमार छेत्रीले जानकारी दिनुभएको छ उहाँका अनुसार प्रसारण प्रणालीमा अझै तीन मेगावाट बिजुली अपोग भएको छ अहिले दैनिक एक मेगावाट बिजुली माग रहेको र भारतबाट आयात गरेको एक मेगावाट समेत गरी जम्मा सात मेगावाट बिजुली आफू आपूर्ति भइरहेको छेत्रीले जानकारी दिनुभएको छ हंस बहुद्देश्य सहकारी संस्था लिमिटेडले चितवनमा पहिलो सेवा केन्द्र विस्तार गरेको छ लिमिटेडले स्थानीयको माग अनुसार पूर्वी चितवनको सौराहा चोकमा पहिलो सेवा केन्द्र विस्तार गरेको हो सेवा केन्द्रको आज एक कार्यक्रमका बीच जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्य भरतपुरका प्रचारक बहादुर थापाले उद्घाटन गर्नुभएको हो केन्द्रबाट बैंकिङ कारोबार बाहेक रेमिट्यान्स सेवा लगायत उपलब्ध गराइने केन्द्रका कार्यकारी अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभएको छ लिमिटेडले छिट्टी पश्चिम चितवनको विजयनगरमा दोस्रो सेवा केन्द्र विस्तार गर्ने चुकेले बताउनु भएको छ सो अवसरमा एकपटक सुनेका कुरा कहिले नबिर्सिने पश्चिम चितवन गुन्जानगरका दृष्टिबेन गोविन्द प्रसाद अर्याललाई नगद पाँच हजारले सम्मान गरिएको थियो अर्यालले यसै वर्ष मात्र झुवानी उच्च मार्गबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए त्यस्तै आर्थिक अभावका कारण पछाडि परेका पुराना साहित्यकार कालिदास ढकाल काका नेपालीलाई होटल गङ्गत्री हाइवे प्रहरीले मासिक पन्ध्र सयका दरले तीन वर्षका लागि सहयोग गर्ने चुकेले बताउनु भएको छ यसै गरी रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले पनि दुवैजनालाई जनहित पाँच पाँच हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ त्यस्तै लिमिटेडका उपाध्यक्ष बाबुराम अधिकारी सहकारी डिभिजन कार्यालयका प्रचार्य थापा र नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडीले जनही एक एक हजार सहयोग गर्नु भएको थियो उद्घाटन कार्यक्रममा रत्नगर नगरपालिकाका संस्थापक मेर नारायण वन यति बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष विषम पाठक नगरपालिका प्रमुख सापकोटा नारी जागरण केन्द्रकी अध्यक्ष दुवाडी लिमिटेडका उपाध्यक्ष बाबुराम अधिकारी लगायतले बोल्नु भएको थियो यसैबीच अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा अंश बहुद्देश्य सहकारी संस्था लिमिटेडले आज रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ कार्यक्रममा त्रिचालिस जनाले रक्तदान गरेका थिए पाँच महिला सहित त्रिचालिस जनाले रक्तदान गरेको हंस बहुद्देश्य सहकारी संस्था लिमिटेडले जनाएको छ परीक्षा प्रणालीमा सुधारको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरेको पोखरा विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तहको इन्जिनियरिङ संकाय अन्तर्गत फल फर्स्ट सेमिस्टरको परीक्षा प्रभावित भएको छ केही विद्यार्थी परीक्षा दिन र केही आन्दोलनमा लागेपछि नलप्रासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले भोलिबाट परीक्षा सञ्चालन गर्न नसक्ने जनाएको छ परीक्षा स्थगतको माग गर्दै कलेजले परीक्षा नियन्त्रण कार्यालयलाई पत्रचार गरेको कलेजका प्रिन्सिपल हरि भण्डारीले जानकारी दिनुभएको छ दिउँसो बाह्र बजेबाट परीक्षा सुरु हुन साथ आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थिति नियन्त्रणमा लिन खटिएको प्रहरीबीच आज दिनभर झडप भएको छ प्रहरीको लाठीले पाँच विद्यार्थी घाइते भएका छन् अनुत्तीर्ण भएका विद्यार्थीले लगत्तैको हुने परीक्षामा सहभागी हुनु पाउनुपर्ने माग अघि सारेका छन् विश्वविद्यालयले ल्याउन लागेको नयाँ प्रावधान अनुसार अनुत्तीर्ण विद्यार्थीले परीक्षा दिन दिनुपर्ने र सोही व्यवस्था लागू नगराउन आन्दोलन गर्नु परेको विद्यार्थी आकाश राउतले जानकारी दिनुभएको छ आन्दोलित विद्यार्थीहरूले कलेजको ना दुई ख दुई शून्य चार नौ नम्बरको बसमा समेत तोडफोड गरेका छन् विद्यार्थी आशिष पौडेले पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजमा आज देशैभरि शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार आफूले आन्दोलन गर्दा प्रहरीले हस्तक्षेप गरेको बताउनु भएको छ अखिल नेपाल संघ संस्था तथा बैंक वित्तीय श्रमिक संघ स्कूल अफ हेल्थ साइन्स इकाई कमिटीले विगतको सहमति कार्यान्वयन गर्न अल्टिमेटम जारी गरेको छ संगठनका अध्यक्ष दिलबहादुर देउचाले आज अल्टिमेटम पत्र जारी गर्दै यही असार पच्चिस गतिभित्र विगतको सहमति कार्यान्वयन गर्न स्कूल अफ हेल्थ साइन्स समक्ष अल्टिमेटम जारी गरेको हो तोकिएको अल्टिमेटमै भित्र पनि कलेज प्रशासनले विगतको सहमतिलाई पुनः व्यवस्था गरी आफूहरू चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने संगठनले चेतावनी दिएको छ प्रशासन समक्ष वैशाखमा पेश भएको आठबुते मागका सन्दर्भमा भएका सहमतिहरू कार्यान्वयन गर्न पटक पटक जानकारी गराउँदा पनि व्यवस्था गरेको संगठनले जनाएको छ त्यस्तै ज्येष्ठमा विद्यार्थी तथा कर्मचारीहरूको हस्ताक्षर सहितको स्मरण पत्र व्यवस्था गर्दै आएको प्रति संगठनले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ साथै संगठनले तीन महिना बितिसक्दा पनि आश्वासन मात्रै दिने काम भएको र आफूहरूलाई विगतका सहमतिहरू कार्यान्वयन हुने सन्दर्भमा शंका उत्पन्न भएका कारण अल्टिमेटम जारी गर्न बाध्य भएको संगठनका अध्यक्ष दिलबहादुर देउवाले बताउनु भएको छ वाल्मीकि आश्रम संरक्षणका लागि चितवन र नलप्रासीका सरकारी निकायले सक्रियता देखाएका छन् त्रिवेणीमा आज सम्पन्न सरकारवालाहरूको बैठकले वाल्मीकि क्षेत्रको संरक्षणका लागि विभिन्न पूर्वधारको निर्माण गर्ने निर्णय गरेको छ वाल्मीकि आश्रम जीर्णोद्धार गर्नका लागि पुरातात्विक विभाग संघ माग गर्ने मन्दिर तथा मन्दिरको सत्तल निर्माणका लागि जिल्ला विकास समिति चितवन र जिल्ला विकास समिति नवलपरासीले बजेटको व्यवस्था गर्ने त्रिवेणीदेखि आश्रमसम्म बिजुली ल्याउन विद्युत प्राधिकरण र चितवन राष्ट्रिय निकुञ्च समक्ष पहल गर्ने खानेपानी शिक्षा लगायतका क्षेत्रहरूको विकासका लागि दुवै जिल्लाका सम्बन्धित कार्यालयहरूले बजेटको व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ जिल्ला प्रशासन कार्यालय चितवन नवलपरासी सहित दुवै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो वाल्मिकी आश्रम ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिएको छ लवकुश जन्मिएको वाल्मिकीले रामायण लेखेको मान्यता भएका कारण धार्मिक रूपमा सो क्षेत्र महत्वपूर्ण रहेको छ संरक्षणका लागि जिल्ला विकास समिति प्राविधिक कार्यका डिभिजन इन्जिनियर अध्यक्ष रहने गरी संरक्षण तथा विकास समिति गठन गरेको छ अब पालोको एकमात्र सरकारी अस्पतालमा पछिल्लो समय उपचार गराउन आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ अघिल्ला सुपरिटेन्डेन्ट डाक्टर कहिलेकाहीँ आउने र सेवा प्रभावकारी नहुँदा सो अस्पतालले आलोचना खेप्नु परेको थियो अहिले स्थानीय स्तरकै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण पौडेललाई अस्पतालले पाएको छ जसले गर्दा सेवा प्रभावकारी हुने विश्लेषण गरिएको छ यसअघि देखिएका समस्यालाई निराकरण गर्दै सो अस्पताललाई प्रभावकारी बनाउन सबैको सहयोगको आवश्यकता छ सहकर्मी सम्झना श्रेष्ठ को एक रिपोर्ट हिजोसम्म केही थिएन अहिले धेरै भएको जस्तो मैले महसुस गरेको छु यो सामान्य यदि सेवा पनि पाएको आज चाहिँ तपाईँको देखिया छ इमर्जेन्सी मात्रै थियो अहिले इमर्जेन्सी पनि चार पाँचवटा बेड राखिएको छ अहिलेको अवस्थामा धेरै सुझाएको सुझाएको देखिन्छ आफ्नो बुवालाई बकुल्लहर रत्नगर अस्पतालमा उपचार गराउन ल्याएका हिमालय प्रसाद खनाले भने जस्तै हिजोका दिनमा आलोचित बन्दै आएको बकुल्लहर रत्नगर अस्पतालमा आज भोलि दिनानुदिन उपचार गराउन आउने बिरामीको संख्या बढेको छ सबै धनी गरिब वर्गका बिरामीहरू सो अस्पताल अस्पतालबाट सेवा लिइरहेका छन् यसअघि सो अस्पतालमा सेवा लिने बिरामीको संख्यामा कमी थियो सेवा सुविधा प्रशस्त भए पनि उपचार नै गर्न नआउँदा सेवा प्रभावकारी नभएको जस्तो देखिन्छ दैनिक सयजना भन्दा बढी बिरामीले सो अस्पतालबाट सेवा लिइरहेका छन् यस अस्पतालबाट दिने सेवा प्रति सन्तुष्टि भएकी रत्नगर तिन बेलसेकी शान्ता सहनी भरतपुरसम्म जान नपर्ने र कम खर्चमा उपचार पाउँदा सेवा लिन आउनेहरू खुसी छन् अझै सेवालाई वृद्धि गरिदियोस् भन्ने उनीहरूको चाहना छ सरकारले कमजोरी हुन्छ उपचार गर्ने कि हेर्ने यसो बेला पुस्ने कुराहरू भयो ओर्ने ओछ्याउनेको कुराहरू भयो जाडो गर्नेको बेला अनुसारको चिज हो अब आइन्दा हेरचाह गर्ने संस्थाले गरिदिए राम्रो हुन्थ्यो भन्ने अझै छ लाइनको व्यवस्था एकदम अन्त नजर पनि यहाँ राख्नुपर्छ पूर्वी चितवनवासीहरूलाई लक्षित गर्दै स्थापना भएको सो अस्पतालबाट दिने सेवा सुविधालाई प्रभावकारी बनाउन भने जरुरी छ कतिपयलाई त अझै पनि सो अस्पतालबाट कस्तो सेवा पाइन्छ भन्ने नै थाहा छैन सबै खाले बिरामी र पिछडेका वर्गका बिरामीहरूलाई पनि सम्मान तरिकाबाट सरकारबाट प्राप्त सेवा सुविधा दिइरहेको बताउनुहुन्छ अस्पतालका डाक्टर सुमन श्रेष्ठ उनीहरू आउँदाखेरि अब हामीले दिनुपर्ने सबै जे जे सकिन्छ नि अब समितिले के के दिइरहेछ सरकारले के के औषधि वितरण गरिरहेछ त्यो सबै दिइन्छ होइन फेसिलिटी पनि इन्भेस्टिगेसन लगभग यहाँ हुने सबै इन्भेस्टिगेसनहरू हामीले गर्छौँ होइन जस्तो युएससीको फेसिलिटी छ तपाईँको अफसेटिङ स्क्यानहरू हुन्छ गर्भवती महिलाको अवस्था कस्तो छ के छ बच्चाको अवस्था के कस्तो छ भन्ने कुराहरू हुन्छ त्यहाँको सुविधा छ होइन सर्टको गर्भवतनको सुविधा पनि छ अब एक्सरेहरू छ भइहाल्यो इसिजीहरू e छ अहिले सो अस्पतालको क्षमता पन्ध्र बेडको मात्रै छ यसलाई बढाउने अस्पतालले तयारी गरेको छ यस अस्पताललाई प्रभावकारी बनाउन पन्ध्र बेडबाट एकाउन्न बेडको अस्पताल बनाउने लक्ष्य राखिएको बताउनुहुन्छ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद सिंह एक हाम्रो भावी योजना भनेको तत्काल हामीले यो अस्पताललाई एकाउन्न बेतन लैजाने भन्ने पछिल्लो समय अस्पतालले नयाँ सुपरिन्टेन्डेन्ट डाक्टर पनि पाएको छ जसले गर्दा पनि अस्पतालमा अझै सेवा प्रभावकारी हुने र सेवा लिन आउनेहरूको चाप बढ्ने अनुमान गर्न सकिन्छ जिल्लाको पूर्वी क्षेत्रलाई लक्षित गरी बनाइएको यस अस्पतालको प्रचार प्रसार र अस्पतालबाट दिने सेवा सुविधाको बारेमा जानकारी गराए भरतपुरसम्म उपचारको लागि धाउनुपर्ने बाध्यता हट्ने थियो चितवनको गर्ती गाविस वडा नम्बर नौ वाल्मिकी आश्रम वरपर रहेका सुकुम्बासीहरूका लागि आज घुम्ती शिविर आयोजना गरिएको छ जिल्ला प्रशासन कार्य चितवनको अगुवाईमा जिल्लाका सरकारी कार्यालयले आफ्नो सेवा दिएका हुन् निशुल्क स्वास्थ्य शिविर सहित आयोजना गरिएको एकीकृत घुम्ती शिविरबाट सरकारी कार्यहरूले दिने सेवा सुविधा प्राप्त गरेका छन् वाल्मिकी आश्रम वरपर तेह्र घरधुरी सुकुम्बासी रहेका छन् वर्षौंदेखि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा बसोबास गर्दै आइरहेका थिए सो क्षेत्र जलप्रासीको त्रिवेणीबाट भारत हुँदै जानुपर्ने हुन्छ कार्यक्रममा चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मा नलप्रासीका प्रमुख जिल्लाधिकारी केशव राज घिमिरे चितवनका स्थानीय विकास अधिकारी तिलक पौडेल लगायतले बोल्नु भएको थियो सरकारी सेवा सुविधा पहुँचबाट बाहिर रहेका नागरिकहरूलाई सरकारी सेवा सुविधा पुर्याउनका लागि सो शिविर आयोजना गरिएको चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले बताउनुभयो रत्नगर तेह्र जयमङ्गलामा रहेको गाम बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरूलाई खाद्यान्न सहयोग भएको छ रत्नगरमा रहेको शिखर पोल्ट्री ब्रिडर्स प्रणालीले सात बोरा चामल एक बोरा भुजा पचास केजी आलु दस लिटर तोरीको तेल र बिस केजी कुखुराको मासु सहयोग गरेको हो प्रालीका प्रोपाइटर ज्ञानबहादुर विश्वालले केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई सामग्री हस्तान्तरण गर्नु भएको छ केन्द्रमा मकानपुरको काकडा चितुनको पहाडी गाविसका सत्तालिस जना चेपाङ बालबालिका आवश्यक सुविधासित अध्ययन गरिरहेका छन् नवलपरासीको कुडियामा एक बालिकालाई जबरजस्ती क्रणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ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 बाध्य छन् यसरी दिन प्रतिदिन युवाहरू विदेशिनुको कारण के होला भनेर आज हामीले सर्वसाधारणलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज देशका एउटा जुजारु जनशक्तिहरू एउटा युवाहरू जसरी विदेशी नै क्रम जारी छ र नेपालमा जसरी पढ्यो लेख्यो चाहिँ त्यही अनुसारको पढाइ अनुसारको यहाँ रोजगारी पनि छैन र अर्को कुरा चाहिँ यहाँ भएका युवाहरूलाई चाहिँ सरकारले चाहिँ रोजगार दिन सकेको छैन नेपालको राजनीतिक एउटा चाहिँ अस्थिर राजनीतिले गर्दाखेरि पनि चाहिँ देशमा चाहिँ विकासका कार्यक्रमहरू हुन नसकेको उद्योग कल कारखानाहरू खोल्न नसकेको आदि कारणले गर्दाखेरि यहाँ रोजगार पनि छैन देशको कारणले गर्दाखेरि चाहिँ युवाहरू विदेशी ने क्रम जारी छ शैक्षिक गुणस्तरता छैन र यसका साथसाथै हाम्रो अब नेपालमा चाहिँ जुन इन्फ्रास्ट्रक्चरहरू हुन्छ नि युवा युवा शक्तिहरू खपत गर्ने त्यसको लागि पर्याप्त लगानी गर्न सक्दैन अब हाम्रो सरकारले र यसका साथसाथै नेपालमा चाहिँ राजनीतिक अस्थिरता छ र त्यस्तो कारणले गर्दाखेरि पनि नेपालका युवा शक्तिहरू चाहिँ विदेशी पलायन भएका हुन् देशको राजनीतिक खिचातानीले गर्दा पनि यो समस्या आएको हुन सक्छ त्यसै गरी सरकारको लचिनोपनाले अनि अब विकास निर्माणका कार्यहरू कम मात्रामा सञ्चालन भएका छन् जसले गर्दा युवा युवाहरू अब विदेश जानलाई बाध्य भएका छन् त्यसै गरी अब उनीहरूको आर्थिक तथा शैक्षिक अवस्थाले पनि उनीहरू विदेश जान बाध्य भएका छन् युवा जनशक्ति महिलाहरू पछिल्लो समय विदेश जान बाध्य भएका अब यहाँले प्रश्न राख्नु हो मलाई ज्यादै उत्कृष्ट खुसी लाग्यो वास्तविकतामा के छ भने हजुरको यो राजनीति देश अथल बथल र राजनीति पोलिटिकलबाट हामीलाई हाम्रो युवाहरूले चाहिँ यहाँ आफ्नो देशमा कुनै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 at Gmail dot com हवस् त अर्पण सबैका लागि सधैँका लागि लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार